दिन्छु तिमीलाई त्यसको दिन लाउले पोहोर साल घुम्यौ बर्दिया अहिले सुर्खे घुम्न जाउले ते सुर्खेतिरै सुर्खेतिरै लैजान्छु तानी सानो तिमीलाई जान मन छ भने हङकङको सारी ल्याइदिन्छु तिमीलाई त्यसको दिन लाउले नेपाल घुम्यौ बर्दिया अहिले सुर्खेत घुम्न जाउली ए सुर्खेतिरै सुर्खेतिरै लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने सुर्खेतिरै लैजान्छु तनी सानो तिमीलाई जान मन छ भुले जान्न माया घुम्नलाई जी छेउमा सानुकै नाम छ तस्बिर भरि यसपालि तिमीलाई आउँदैछु भेट्न गुल्मी लाने गरी ए गुल्मीतिरै गुल्मीतिरै लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने कलेजी छेउमा छ तस्बिर आँखाभरि यसपालि तिमीलाई आउँदैछु भेट्न गुल्मी लाने गरी ए गुल्मी तिरै गुल्मी तिरै लैजान्छु पनि सानो तिमीलाई जान मन छ भने गुल्मी तिरै लैजान्छु पनि सानो तिमीलाई जान मन छ भने मन भए जामिरा सानो बुटोल बजार अहिले ए बुटोल तिर्दै बुटोल तिरैलाई जान्छु तनी सानो तिमीलाई जान मन छ भने कोहलपुर बाँके घुम्नलाई गयौँ दुई चार महिना पहिले जान मन भए जामिरा सानो बुटो टोल बजार अहिले ए बुटोल तिर्दै बुटोल तिराई लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने बुटोल तिराई लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने भारी फुलको थुङ्गा जाम जाम हुन्छ रुरु रे सङ्गा पुगेर बजार सँगसँगै घुमौला ए ओखर ढुङ्गा ओखर ढुङ्गा लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने सिन्धुली हुँदै कुर्कोटको बाटो ओखर ढुङ्गा जाउँला रमाइलो डाँडा पुगेर बजार सँगसँगै घुमौला ए ओखर ढुङ्गा जान्छु त नि सानो तिमीलाई जान मन छ भने पोखर ढुङ्गालाई जान्छु त नि सानो तिमीलाई जान मन छ भने